यति बेला चाहिँ एउटा गीत टक्क सुनौँ सुरुवातमा त्यसपछि चाहिँ डुलुवा बाजेका रमाइलो रमाइलो कुराहरू जारी नै हुनेछन् कसै हो नाति ए <laughs> नातिले हो हो भनेका छन् <laughs> कति मिठो गाना हो माथि गाना सुन्दा पनि साह्रै मजा कहिले कहिलेकाहीँ त निकै राम्रो गाना हामीले सुन्यौँ सुसेली हालो बतासैले बतासैले सुसेली हालेको कुराको पनि गीत बनाएको छ होइन हो त्यस्तो छ भयो चाहिँ के भन्दाखेरि एउटा गाउँमा एकजना धुरन्धर पण्डित हुनुहुन्थ्यो उहाँलाई अलिकति आर्थिक लाभ बढाउने उद्देश्यले उहाँले गाउँमा गएर एउटा नयाँ कुरा गर्नुभयो प्रचार गर्नुभयो जसले दस रुपियाँको पर्ची काट्छ उसले स्वर्गमा ठाउँ पाउँछ भनेपछि छरछिमेकका गाउँबाट पनि मान्छेहरू एकदमै तछाड र मछाड गरेर दस रुपियाँको पर्ची काटाएछन् पैसाले अब दस रुपियाँले बोरा भरियो अनि रातिमा चाहिँ अब पैसा गन्नको लागि चौरमा राखेर गन्न लागेको बेलामा पण्डितजी र पण्डितजीको एउटा साथी हुनुहुन्थ्यो उहाँहरू गन्दै हुनुहुन्थ्यो अनि एउटा मान्छे आएर खुकुरी चम्काउँदै आएर सबै पैसा लुट्यो अनि पण्डितजीले भन्नुभयो अरे मूर्ख त त नर्कमा जान्छस् नर्कमा सिधै भनेर भन्नुभयो अनि त्यो मान्छेले भन्नुभयो चोरले भन्नुभयो अँ जान्छु नि नर्कमा दिउँसो स्वर्गमा जाने दस रुपियाँको पर्ची काटेछु नि मैले पनि अरे अब <laughs> यस्तो पनि हुँदो रहेछ त्यही भएर अब यो पर्ची काटेपछि स्वर्ग के अरे नर्क जान्न भन्ने एउटा विश्वास भयो अनि त्यस्तो कुरो भयो त्यसपछि एक दिन एउटा केटोले अलि अस्तिको कुरो एउटा केटीलाई आकर्षित गर्न पऱ्यो भन्दा बाइक चलाऊ यसरी चलाऊ यसरी चलाऊ ढ्याँडेर ढुनु ढ्याँडेर ढुलु चलाइसकेपछि बाइक नमजासँग पल्टिन पुग्छ अनि केटीले गएर भन्छन् तिमीलाई कतै चोट त लागेन भनेर भन्छन् केटाले एकदमै दुखाइ खप्दै ल तिमीलाई थाहै नै रहेनछ नि मेरो त बाइकबाट ओर्लिने स्टाइल नै यस्तै हो नि अरे अचम्म छ अनि छिमेकको घरमा एउटा भिकारी आयो ढोका ढकढक पार्यो घर मालिकले ढोका खोलो भिकारीले भन्यो हजुर घर मालिक नै हुनुहुन्न भनेर सोध्यो मालिकले किन के हो भन्नु भने भिकारीले भने म भोको छु मालिकले केही खानेकुरा दिनुहुन्थ्यो कि भनेर भनौँ अनि मालिकले भने उता माइत गएकी छे ल यो बिस रुपियाँ ल खानेकुरा किनेर खाऊ है भन्दा भनेपछि भिकारीले हो हजुरको सधैँ भलो होस् तपाईँको बुढाबुढीको जोडी सातै जन्मसम्म नि कायम रहोस् भनेर भन्ने बित्तिकै त्यो घरको मानिसले भने रिसाउँदै भने के भनिस् फिर्ताले मेरो बिस रुपियाँ भाग यहाँबाट फेरि आइस् भने तेरो खुट्टा बाँधिदिन्छु बडो सात जन्मसम्म चाहिँ नि झोस्न खोज्दो रहेछ मलाई अरे त्यसपछि <coughs> चोरलाई चाहिँ समातेर हल्डरले लाँदै थियो जाँदा जाँदै चोरले भनौँ के अरे मलाई एकदम चोर खानु मन लाग्छ साहब म दोकान गरेर आउँछु एकैछिन मलाई कुर्नुहोस् है भने चोरले लाँदै लाँदै बाटोमा अनि हल्डर पनि के काम ए सिगरेट किन्न गएको नि म भाग्न खोजे होलास् तँ यहाँ बस म किनेर ल्याइदिन्छु सिगरेट अरे <laughs> बाटोमा एउटा केटा र केटीको फेसबुकमा भर्खर भर्खरै भेट भएको अनि सबै फोटो हेर्ने गर्ने गरिसकेपछि केटाले केटीलाई चाहिँ नि सोधे च्याटमा होइन तिमी कहिले हाँस्दैन कि क्या हो भन्दा सोधिन् केटीले केटाले किन भन्दै सोध अनि केटीले भनिन् तिमीले त कुनै पनि हाँसेको फोटोहरू अपलोडै गरेका छैनौ त होला भनिन् केटीले अनि केटाले भन्यो तिमी कहिले नुहाउँदैनौ कि क्या हो भनौ केटीले रिसाउँदै जहिले लेखिन् के अरे किन ननाउने भन्नु तिमी कहिले नहुँदैनौ भनेको भनेको दिल्ली किन भनेको दिने त्यसपछि उसले भने खोइ त तिमीले त त्यस्तो फोटोहरू कुनै अपलोड गरेकी छैनौ त अरे क्या <laughs> त्यही भएर अब फेसबुकमा त अरे भन्नेमा हुँदैन नि त होइन अब त्यसपछि लिएर गएर के भनेछ भन्दाखेरि <coughs> लाउला के हो काँसो लाउला लाउला लाउला जस्तो भयो दुईजना साथीहरू आपसमा बसेर बडो दुःख सुख गफ गर्दै थिए अनि यो साथीले भन्यो होइन आज किन एकदम उदास देखिन्छौ नि त किन हो भन्नु सोध्यो उसले भन्यो श्रीमतीसँग झगडा पऱ्यो एक महिनासम्म बोल्दिनँ भनेपछि भन भन अनि फेरि साथीले भन्यो त्यस्तो कुरामा त झन् खुसी हुनुपर्ने किन चाहिँ झोक्रा त भनेपछि उसले भन्यो त्यो एक महिना पुग्ने आज अन्तिम दिन हो क्या त्यही भएर अरे अनि त्यसपछि के भएछ भन्दाखेरि फुटबलको माहौल चलाएको छ विश्वकप चलिरहेछ होइन विश्वकप चलिरहेको बेलामा यो अर्जेन्टिनाका प्लेयर मेस्सी <laughs> होइन रामनाइती मेस्सीले एक दिन राजेश दाईलाई भेटेछन् हाम्रो राजेश हमाल दाईलाई अनि उनले भने मैले एकपटक फुटबल हाने भने नि राजेश दाई बल दुई मिनटसम्म घुमिरहन्छ फन नभने मेस्सीले त्यसले चाहिँ राजेश दाई मुसिक्क हाँसे अनि फेरि मेस्सीले है के हो तपाईँलाई मेरो कुरा आश्चर्य लागेन के मलाई हाँसेर उडाउनु लाग्यो भनेर भनेपछि राजेश दाईले भने तिमी नयाँ मान्छे रहेछ भाउ तिमीलाई केही पनि थाहा रहन्छ मैले एक लाख त्यो हानेर घुम्न लागेको पृथ्वी आज घुम्या छ तिमी जाऊ बलको कुरा गर्छौ अरे <laughs> त्यसपछि शिक्षकले भने विद्यार्थीलाई ल भने त विद्यार्थी हो यो आई लभ यु भन्ने चाहिँ शब्दको वाक्यको आविष्कार चाहिँ कुन देशमा भयो होला भनेपछि विद्यार्थी भने चाइनामा हुनुपर्छ सर भन्यो भने शिक्षकले कसरी भन्दा सोधे उसले भने यो आइलेबीमा एकदमै चाइनिज गुण छ सर न कुनै ग्यारेन्टी छ न कुनै वारेन्टी छ न चल्छ न चल्दैन चल्यो भने चाहिँ नि लामो नि चल्न सक्छ चलेन भने एक दिन मात्र नि चल्न सक्छ अरे त्यसपछि अब आइलेबीको पनि कुनै पनि ग्यारेन्टी रहन्छ भन्ने कुरो भयो त्यसपछि दुईजना साथीबिच गफ भयो तिमीलाई पौडी खेल्न आउँछ भनौ साथीले अह आउँदैन भनौ अनि अर्को साथीले भन्यो तिमी ज जत्र त कुकुरले पनि पौडी खेल्न जाने छ भनेर भन्यो फेरि उनले सोधे अर्का साथीले ए अनि साथी के तिमीलाई चाहिँ आउँछ त भनेर सोधे उसले गमक्क फुल्दै भने आउँछ त्यसपछि फेरि उनले भने त्यसो भने तिमी र त्यो कुकुरमा के फरक भयो त एउटै त रहेछ रे क्या त्यसपछि दुईजनाको गरेको थियो एउटाले भन्यो ल भने त तैँले बाटोमा पाँच सय हजार नोट देख्यो भने कुन चाहिँ पहिला टिप कुन चाहिँ टिप्छौ भनेर सोधेको त हिँड्ने थिएँ बाटोमा एउटा हजारको नोट रहेछ एउटा पाँच सयको नोट रहेछ कुन चाहिँ टिप्छस् भनेर सोधेँ उसले भन्यो हजारदेखि त्यही कसैले पाँच सय टिप्छ होला हजारको टिप्छ नि भन्यो भने अर्कोले भन्यो ध्याट त एकदम चाहिँ नि बुद्धि जस्तै मूर्ख नै रहेछस् नि भन्यो किन के भयो र ए हजार टिप्छु पाँच सय छोडिदिने म त हजार पनि टिप्छु पाँच सय पनि टिप्छु दुई चाहिँ टिप्छु अरे यस्तै चाहिँ हेर्नुहोस् कुरो भन्ने कुरो जतालाई नि मोडिरहन्छ क्या यो कुरो गर्न साह्रै मजा आउँछ न त नाति एउटा गाना सुनाउँ त गाना सुनेपछि अझ जोस आउँछ कि भालुको फुल फुल्ने यो सुन्दर प्रदेशमा इन्द्रेणीले रङ्ग भर्ने रमाइलो परिवेशमा हो बादलको फुल फुल्ने यो सुन्दर प्रदेशमा इन्द्रणीले रङ्ग भर्ने रमाइलो साथ देखे मैले आज दुई चन्द्रमा त्यो चन्द्रले ईर्ष्या गर्ला लुकाउ कि अङ्गालोमा एकै साथ देखे मैले आज दुई चन्द्रमा त्यो चन्द्रले ईर्ष्या गर्ला लुकाउ कि अङ्गालोमा आकाश मगमगा घर बनाउँथे जुन ताराको देशमा हामीले हराउँथे मायाको घर बनाउँथे जुन ताराको देशमा हो रेडियो अर्पण एक सौ चार थुप्लो पांच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे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 फेन्सी स्टोर रत्नगर दुई हाई स्कुल रोड टाढी चितवन फोन नम्बर शून्य छपन्न सय सन्ताउन्न मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे प्रोभाइडर रमेश लोहानी नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे रात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल माने जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल माने जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचादीको पसल रतनगर दुई high school road Tadi phone number शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टिभीएस अर्थराइज डिलर रत्नगर एक सोह्र चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच mega hertz welcome to back again programme just for enjoy हाँसी मजा केन्द्र सुनिरहनु भएको छ रेडियो अर्पण ढिलो आवाजै छु अनि त्यहाँबाट राजनाति छन् कारणलाई गरी अब एउटा रुख रहेछ त्यो रुखको हावामा सधैँ एउटा उल्लु आएर बस्थ्यो यो कुरा रुखलाई मन परेन र एक दिन रुखले हावा चलेको बेला आफूले पनि बल गऱ्यो र त्यो हाँगा बिगा सबै भाँचियो भाँचिएपछि अब त्यहाँ आएर उल्लु बस्न नपाउने भयो ऊ खुसी थियो रुख आफ्नो हाँगा भाँचिने नै उल्लु बसेन भन्दा खुसी नै थियो त्यो खुसी धेरै दिन रहेन किनकि त्यो भाँचिएको हाँगाबाट नेता बस्ने कुर्सी बनाइयो इतिहास साक्षी छ आज पनि त्यसमा उल्लु नै बसि बसिरहेछ रुख अझै पनि दुखी नै छ <laughs> हल्का हल्का जाने रमाइलो गरे क्या अनि के भन्छ भन्दाखेरि एउटा केटीलाई एउटा केटाले आई लभ यु भनेर भनौ केटीले एक झापड हानी भने के भनिस् भनेर प्रश्न सोधिन् अनि केटाले रुँदै भन्छ जब मैले भनेको सुन्दै सुन्नु झापड चाहिँ किन हालिस् त नि मलाई अरे केटीले के भनिस् भनिन् भएर अनि त्यसपछि एउटा मान्छे असाध्यै चिन्तित भएर बसेर मैले यो नाति भाउ के भयो भनेर सोधेँ उसले भने हेर्नुहोस् हजुरबा प्रत्येक दिन सिगरेट पियो भने तिस वर्ष मरिन्छ प्रत्येक दिन रक्सी पियो भने पन्ध्र वर्ष मरिन्छ मैले त कसैसँग साँच्चो प्रेम गरेँ जिउँदै मरिरहेको छु बाजे अरे अनि एउटा भनौँ ए हजुर दुलो बाजे एउटा खतरा न्युज त बडो खतरा न्युज छ भनौँ मैले भने ओहो लौ के होला भन्न र उनले भने भर्खरै सुनेको खबर अनुसार पैँतालिसजना यात्री बोकेर बुटोलबाट काठमाडौँ जाँदै गरेको नायक ख छयत्तर सतासी नम्बरको यात्रुवाहक बस चितवनको रामनगर भन्ने ठाउँमा खाना खाना रोकेको छ अरे बाजे अरे म त के पर्ने दुर्घटनै जाने हुन लाग्यो भने खाना खान रोको भनौ अनि एउटा कन्जुस साहुले आफ्नो कामदारलाई भने तिमीले यो वर्ष एकदम मेहनतको साथ काम गऱ्यौ त्यसैले म तिमीलाई यो पाँच हजारको चेक दिन्छु भने एक काम गर्ने मान्छे एकदम खुसी भयो अनि फेरि उसले भने यस्तै मिहिनेतको साथ अर्को साल पनि काम गऱ्यो भने म त्यो त्यो चेकमा सिग्नेचर पनि गरिदिन्छु अरे <laughs> चेक त दिएछन् तर सिग्नेचरै नभएको दिएछन् अलि त आएको एउटा चाहिँ नि नाति फेरि पनि झगडा गर्छ ए नाति के भयो भनेको त बाजे इक्जाम दिए हुन्छ रिजल्टको चिन्ता गर्नु पर्दैन केटीलाई प्रपोज गरे हुन्छ रेस्पोन्सको चिन्ता गर्नु पर्दैन केटी जिस्काउने हो स्यान्डलको चिन्ता गर्नु पर्दैन किनकि गीतामा लेखिएको छ बाजे कर्म गर फलको आशा नगर अरे त्यो पनि भाउ एकदम हाँसो नै भयो क्या त्यहाँ पनि अनि यसो अगाडि बढ्दै थिएँ बढ्दै थिएँ बढ्दै थिएँ हिँड्दै थिएँ क्या अब कुरो त गर्नु पऱ्यो नि त होइन कसो हो राति हिँड्ने हिँड्ने थियो दुईजना कुराकानी गर्दै रहेछन् बाह्र वर्षका बालक बालिकाहरू ए बाह्र वर्षको त के भन्ने अलिक ठुलै रहेछन् अनि उनले भने एउटाले सोध्यो भनौँ क्या एउटाले तँलाई थाहा छ म सानो छँदा बाह्र तल घरबाट खसेको रे नि बुवा आमाले त भन्नुहुन्छ त्यही भनौँ अनि अर्कीले भन् हे भगवान् हो र त्यत्रो बाह्र तलबाट खस्दा तँ बाँचिस् कि मरिस् रे त भनेर सोधेँ अनि फेरि उनले भनिन् खोइ म सानो छँदाको कुरो हो मलाई त थाहै भएन अरे लौटा अब हेर्नुहोस् यस्तै छ अब कुराकानी भन्ने कुरो जति गरे पनि सकिन्न के अरे अब के अरे आजलाई पर्छ भोलि फेरि टक्क तपाईँहरूसँगै बसेर रमाइलो कुराकानी गरौँ ल यति जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको रमाइलो कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रसँगै रहने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद की उम्र रिश्ते हो